नेपाली हामी नेपाल हाम्रो धरती जगत घुमित राछ छातीमा हाम्रो नेपाली रगत छत्तिस वर्ण चार जातको फुलबारी नेपाल र मुनाल हिमालय पहाड गर्दछन् स्वागत साहित्य जीवनका लागि खुसीका लागि र मनका लागि यो सबै सम्भव छ मात्र रेडियो देवदह एक सय छ थुप्रो छ कार्यक्रम मुक्तक सरोवर सरोवर सरोवर सुन्न नभुल्नुहोला साताको दुई बार बुधबार र शुक्रबार रात्रिकालीन प्रहरमा बिबिसीको समाचार पछाडि देख्छु तिमीलाई जुनमा छौ तिमी देख्छु तिमीलाई जुनमा छौ तिमी मेरो शरीरको खुनमा छौ तिमी देख्छु तिमीलाई जुनमा छौ तिमी जहाँ हेर्छु त्यहीँ पाउँछु तिम्रो मुहार जहाँ हेर्छु त्यहीँ पाउँछु तिम्रो मुहार टल टल टल्किने सुनमा छौ तिमी देख्छु तिमीलाई जुनमा छौ तिमी मेरो शरीरको खुनमा छौ तिमी नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छौँ कार्यक्रम मुक्तक सरोवरको पर्खाइमा रहनुभएका सम्पूर्ण तपाईँलाई सदा जस्तै आज पनि आवाजबाट उपस्थित भइसकेको छु म युवराज लामिछाने र प्राविबाट मिठो साथ रहेको छ प्राविधि मित्र जीवन पाण्डे कार्यक्रम मुक्तक सरोवर लिएर आउने गर्छौँ हप्ताका दुई बार बुधबार अनि शुक्रबार शुक्रबार यस श्रृङ्खलामा तपाईँहरूकै आवाजबाट सम्पूर्ण रेडियो सुनेर बस्नुभएका श्रोतालाई मुक्तक सुनाउँछौँ भने आज बुधबार यस श्रृङ्खलामा तपाईँहरूले नै माया गरी पठाउनुभएका मुक्तकलाई हामी आवाज दिन्छौँ र आज पनि तपाईँहरूले माया गरी पठाउनुभएका मुक्तकहरूलाई वाचन गर्नको निम्ति हामी उपस्थित भइसकेका छौँ र यति बेला तपाईँ भर्खर मात्र रेडियो खोल्नु भएको छ भने यो सामुदायिक रेडियो रेडियो देवदह एक सय छ थप्लो छ मेगा युग परिवर्तनको सम्भाग त्यस्तै गरी विश्वका जुन कुनै ठाउँबाट पनि एकैसाथ सुनिरहनु भएको छ W W W dot radio Devdaha dot ORG मार्फत र मित्रहरू अब भने तपाईँहरूकै मुक्तकतर्फ लाग्नुपर्छ मैले आज कार्यक्रमको प्रारम्भमा मुक्तक वाचन गर्न चाहेँ यहाँ दिपक अर्याल मौसमले हामीलाई लेखि पठाउनु भएको रहेछ सुनोल साथ सितानीबाट निकै माया गर्ने मित्र हुनुहुन्छ नियमित रूपमा साथ दिने मित्रमध्येको एकजना हुनुहुन्छ दिपक अर्याल मौसम अबको क्रममा जोड्न चाहन्छु दिपक अर्याल मौसमको यो मुक्त मायाको त्यो गाउँ सहर टाढा भयो मायाको त्यो गाउँ सहर टाढा भयो जुधाउनलाई गाह्रो भयो नजर टाढा भो मायाको त्यो गाउँ सहर टाढा भयो जुधाउनलाई गाह्रो भयो नजर टाढा भयो सुकोमल स्पर्शले उनीलाई तान्न खोज्दा सुकोमल स्पर्शले उनीलाई तान्न खोज्दा माया रूपी औषधिको असर गाडा भो माया रूपी औषधिको असर गाडा भो मायाको त्यो गाउँ सहर टाढा भो धन्यवाद दिन चाहन्छु दिपक अर्याल मौसमजीलाई यी सुन्दर हरफहरूको लागि त्यस्तै गरी यहाँ हामीलाई लेखी पठाउनु भएको छ परजित कुमार एकल यात्री पोखरा च्याङ्जा बायाँ खोलाबाट हामीलाई मुक्तक लेखी पठाउनु भएको छ अबको क्रममा जोड्न चाहन्छु प्रजित कुमार एकल यात्रीजीको यो मुक्त गाउँबाट सहर झरेपछि नाम फेरि फेरिछे काली गाउँबाट सहर झरेपछि नाम फेरि फेरिछे काली अचेल बसाई सरेपछि काम फेरि फेरिछे काली त्यही पैसाको निम्ति इमान जमान सबै स्वीकारेर त्यही पैसाको निम्ति इमान जमान सबै स्वीकारेर आँधी खोला तरेपछि दाम फेरिछे काली गाउँ छोडी सहर झरेपछि नाम फेरिछे काली अचेल बसाई सरेपछि काम फेरिछे काली धन्यवाद दिन चाहन्छु प्रजित कुँवर एकल यात्रीजीलाई यी सुन्दर हरफहरूको लागि यस्तै गरी नियमित रूपमा साथ दिनुहोला भन्न चाहन्छौँ त्यस्तै गरी रूपेश फत्र अनमोल हुनुहुन्छ हामीलाई पाँच थर लिम्बुवानबाट यो मुक्त पठाउनु भएको छ हाल मलेसियामा कार्यरत हुनुहुन्छ उहाँ अबको पालोमा चाहिँ रहेको छ अनमोलजीको यो मुक्त काली काली गहुँ गोरी नानीले फसायो काली काली गहुँ गोरी नानीले फसायो तिनले आँखा झिम्काउने बानीले फसायो काली काली गहुँ गोरी नानीले फसायो तिनले आँखा झिम्क्याउने बानीले फसायो मस्किँदै बात गर्छिन् मस्किँदै बात गर्छिन् मेरै समीप आई सोह्र सत्र वैशाको जवानीले फसायो सोह्र सत्र वैँसाको जवानीले फसायो काली काली गहुँ गोरी नानीले फसायो तिनले आँखा झिम्क्याउने बानीले फसायो तिनले आँखा झिम्क्याउने बानीले फसायो धन्यवाद दिन चाहन्छु अनमोल फत्रजीलाई यी सुन्दर हरफहरूको लागि त्यस्तै गरी हामीलाई र किरण हुनुहुन्छ र काइरन किरण गणेश लेख्नुभएको छ हामीलाई यति बेला कोरियाबाट मुक्तक पठाउनु भएको छ हाल उहाँको स्थायी घर चाहिँ इलाम लेख्नुभएको छ अबको क्रममा र काइरन गणेशजीको यो मुक्तक वाचन गर्न चाहन्छु तपाईँ सम्पूर्णको लागि आज एउटा सानो शब्दले रुहायो मलाई आज एउटा सानो शब्दले रुहायो मलाई थोरै दिलमा धेरै चिसो छुहायो मलाई थोरै दिलमा धेरै चिसो चुहायो मलाई साँच्चै थाहा छैन आफैलाई कुन्नी किन साँच्चै थाहा छैन आफैलाई कुन्नी किन तर पनि दुई चार थोपा आँसु चुहायो मलाई आज एउटा सानो शब्दले रुहायो मलाई थोरै दिलमा धेरै चिसो छुहायो मलाई धन्यवाद दिन चाहन्छु र रकाइरन गणेशजीको लागि यी सुन्दर हरफहरूको लागि हुन त वास्तवमा नै एउटा शब्दले नै मान्छेको मनलाई रुवाउँछ अनि आँसु चुहाइदिन्छ यस्तै यस्तै भावहरू आफ्नो मुक्तकमा लेख्नुभएको थियो धन्यवाद दिन चाहन्छु यी सुन्दर अरफहरूको लागि त्यस्तै गरी हामीलाई लेखी पठाउनु भएको छ किसान छेत्रीजीले हस्तीचौर आठ पालुवा गुल्मीबाट किसान छेत्रीजीको मुक्तक अबको क्रममा मेरी सानो तिमलाई लिन डोली लिई आउँछु मेरी सानो तिमलाई लिन डोली लिई आउँछु हामीलाई रोक्ने दुश्मनलाई गोली लिई आउँछु हामीलाई रोक्ने दुश्मनलाई गोली लिई आउँछु मनको निष्ठुरी होइन तिम्रो हुनेवाला राजा मनको निष्ठुरी होइन तिम्रो हुनेवाला राजा तिमलाई भिजाउने मायाको खोली लिई आउँछु मेरी सानो तिमलाई लिन डोली लिई आउँछु हामीलाई रोक्ने दुश्मन मार्ने गोली लिई आउँछु हामीलाई रोक्ने दुश्मन मार्ने गोली लिई आउँछु छिटो गर्नुहोला किसानजी मङ्सिरको महिना सकिँदैछ पक्का पनि डोली लिएर जानु होला उहाँलाई लिनको निम्ति अनि सम्पूर्ण मायाले भिजाउनको निम्ति मायाको खोली लिएर जानु होला यस्तै यस्तै कुरा गर्दै हुनुहुन्थ्यो हस्तिचौर गुल्मीका मित्रले किसान छेत्रीजीलाई धन्यवाद दिन चाहन्छु त्यस्तै गरी अर्को पत्र उठान गर्न चाहन्छु हामीलाई पत्रचार गर्नुभएको छ एकजना मित्र हुनुहुन्छ कार्यक्रममा मुक्तक लेखी पठाउने नियमित मित्र हुनुहुन्छ हाम्रो शेषकान्त अर्याल सुनवल साथ सिसानीबाटै हुनुहुन्छ उहाँ पनि अबको क्रममा जोड्न चाहन्छु शेषकान्त अर्याल सुनवल साथ सिसानीका मित्रको यो मुक्त तडपिएरै बाँचेको छु खाली तिम्रो लागि तडपिएरै बाँचेको छु खाली तिम्रो लागि त्यो भन्दा नि के गरौँ म काली तिम्रो लागि तडपिएरै बाँचेको छु खाली तिम्रो लागि त्यो भन्दा नि के गरौँ म काली तिम्रो लागि हिँड्छौ रे आजभोलि सम्पत्तिको पछि हिँड्छौ रे आजभोलि सम्पत्तिको पछि महल नै महल नै पुगोस् भन्छु ताली तिम्रो लागि तडपिएरै बाँचेको छु खाली तिम्रो लागि त्यो भन्दा नै के गरौँ म काली तिम्रो लागि त्यो भन्दा नै के गरौँ म काली तिम्रो लागि सिसानीका मित्र शेषकान्त रयालजी उहाँको सम्झनामा तडपिएर बाँचेका कुराहरू गर्दै हुनुहुन्थ्यो अनि यहाँ भन्दा सक्दिनँ तिम्रो लागि यति नै हो मेरो लागि तडपिएर बाँच्नु सिवाय अरू केही सक्दिनँ तिमी धन सम्पत्ति खोज्यौ भने महल नै पुगोस् तिमीलाई भनेर ताली बजाउँछु भन्ने कुराहरू शेषकान्त अर्यालजीको मुक्तकमा थियो त्यस्तै गरी अर्को एकजना मित्र हुनुहुन्छ हाम्रो नियमित रूपमा साथ दिने मित्रमध्येको एकजना अमृत कार्की हुनुहुन्छ नेपालगञ्ज हाल कोरियाबाट लेखि पठाउनु भएको छ मुक्तक अबको क्रममा जोड्न चाहन्छु अमृत कार्कीजीको यो मुक्त माया जोग्छ यो आत्माले तुलो चाहिँदैन माया जोग्छ यो आत्माले तुलो चाहिँदैन आफै बग्छ मुटुभित्र कुलो चाहिँदैन माया जोग्छ यो आत्माले तुलो चाहिँदैन आफै बग्छ मुटुभित्र कुलो चाहिँदैन बन्धनमा होइन माया चाहनामा हुन्छ बन्धनमा होइन माया चाहनामा हुन्छ बाध्यतामा सिन्दुरको धुलो चाहिँदैन माया जोग्छ यो आत्माले तुलो चाहिँदैन आफै बग्छ मुटुभित्र कुलो चाहिँदैन आफै बग्छ मुटुभित्र कुलो चाहिँदैन बाध्यतामा सिन्दुरको धुलो चाहिँदैन पक्का पनि आफ्नो मन परेको मान्छेको लागि अर्थात् मन परेको मान्छेलाई आफ्नो बनाउनको लागि त्यो सिन्दुरको धुलो मात्र होइन अनि मुटुभित्र आफै बक्स रगत कुलो चाहिँदैन भन्ने कुराहरू गर्दै हुनुहुन्थ्यो आफ्नो मुक्तक मार्फत धन्यवाद दिन चाहन्छु यस सुन्दर हरफहरूको लागि त्यस्तै गरी हाम्रो राजु पौडेल हुनुहुन्छ रुद्रपुर रूपन्देहीका मित्र हाल दोहा कतारबाट मुक्तक लेखी पठाउनु भएको छ नियमित रूपमा कार्यक्रम सुनेर साथ दिने मित्रमध्येको एकजना हुनुहुन्छ हाल दोहा कतारमा हुनुहुन्छ त्यही पनि हामीलाई डाउनलोड गरेर सुन्नुहुन्छ समय मिलेसम्म लाइभ सुन्ने प्रयास गर्नुहुनेछ हाम्रो राजु पौडेलजीले अबको क्रममा जोड्न चाहन्छु राजु पौडेलजीको यो मुक्तक दैवले नि सधैँभरि चोटमाथि चोट दियो दैवले नि सधैँभरि चोटमाथि चोट दियो न शीतल छहारी न कुनै ओत दियो न शीतल छहारी न कुनै ओत दियो आखिर तिमी भाग्यमानी भएर त होला आखिर तिमी भाग्यमानी भएर त होला तिम्रो भागमा फुलै फुल मलाई रित रित्तो बोट दियो तिम्रो भागमा फुलै फुल मलाई रित्तो बोट दियो दैवले नै सधैँभरि चोटमाथि चोट दियो न शीतल छहारी न कुनै ओत दियो न शीतल छहारी न कुनै ओत दियो धन्यवाद दिन चाहन्छु राजु पौडेलजीलाई यी सुन्दर हरफहरूको लागि त्यस्तै गरी हाम्रो अर्को एकजना नियमित मित्र हुनुहुन्छ उमा भट्टराई हुनुहुन्छ देवदह पाँच शीतल नगरबाट हामीलाई मुक्तक लेखी पठाउनु भएको छ नियमित रूपमा कार्यक्रम सुनेर साथ दिने मित्र मध्येको एकजना हुनुहुन्छ उमा भट्टराई अबको क्रममा जोड्न चाहन्छु उमा भट्टराईको यो मुक्तक चाहेर नि तिम्रो हुन सकिन सानो चाहेर नि तिम्रो हुन सकिन सानो मन गाँठो पर्दा बाहिर रुन सकिन सानो चाहेर नि तिम्रो हुन सकिन सानो जिन्दगी यो सँगै जिउने जिन्दगी हो सँगै जिउन असम्भव भयो आकाशको जुन हातले छुन सकिन सानो आकाशको जुन हातले छुन सकिन सानो चाहेर नै तिम्रो हुन सकिन सानो चाहेर नै तिम्रो हुन सकिन सानो धन्यवाद दिन चाहन्छु उमा भट्टराई देवदह पाँच शीतलनगर रूपन्देहीकी मित्रलाई धन्यवाद दिन चाहन्छु र त्यस्तै अर्को मुक्तक यहाँनिर मैले उठान गर्न चाहन्छु हामीलाई पत्रचार गर्नुभएको छ अनन्तराज अधिकारी मुस्कान हुनुहुन्छ केरावनी छ सिमरानाबाट रूपन्देही नेपालबाट हामीलाई पत्रचार गर्नुभएको छ र लेख्नुभएको छ दाजु म कार्यक्रम त नियमित रूपमा सुन्थेँ तर पत्र चाहिँ आज मात्र पठाएको छु गल्ती भए भनिदिनु ल भन्नुभएको छ पक्का पनि तपाईँको मुक्तक पढ्छु अनि मात्र भन्छु अन्तर अनन्तराज अधिकारीजी नियमित रूपमा पत्रचार गरी कार्यक्रमलाई साथ दिनुहोला भन्न चाहन्छु र अबको क्रममा जोड्न चाहन्छु अनन्तराज अधिकारी मुस्कानजीको यो मुक्तक मिलनपछि बिछोड हुने यस्तै छ नि रित यहाँ मिलनपछि बिछोड हुने यस्तै छ नि रित यहाँ चोखो मायामा भन्दा पनि धनको हुन्छ जित यहाँ चोखो मायामा भन्दा पनि धनको हुन्छ जित यहाँ बहुमूल्य माया भन्थे सस्तो रहेछ मोला आज बहुमूल्य माया भन्थे सस्तो रहेछ मोला आज आफ्नो बाहेक आफ्नो बाहेक अर्काको कसले सोध्छ हित यहाँ आफ्नो बाहेक अर्काको कसले सोध्छ हित यहाँ मिलनपछि बिछोड हुने यस्तै छ नि रित यहाँ मिलनपछि बिछोड हुने यस्तै छ नि रित यहाँ धन्यवाद दिन चाहन्छु अनन्तराज अधिकारीजीलाई निकै सुन्दर हरफहरू पस्किनु भएको छ हाम्रो निम्ति कार्यक्रम मुक्तक सरोवरको निम्ति भनेर पठाउनु भएको छ पक्का पनि यति बेला कार्यक्रम सुन्दै गर्नु सुन्दै हुनुहुन्छ होला अवश्य पनि आगामी श्रृङ्खलाहरूमा पनि नियमित रूपमा पत्रचार गरी कार्यक्रमलाई माया गर्नुहोला अनि तपाईँले दिनुपर्ने सल्लाह सुझाव पनि दिन नभुल्नुहोला भन्न चाहन्छु म अनन्तराज अधिकारीजीको लागि त्यस्तै गरी हाम्रो अर्को एकजना मित्र हुनुहुन्छ दिप मिलन हुनुहुन्छ रुद्रपुर रूपन्देहीबाट र हाल दोहा कतारबाट मुक्तक पठाउनु भएको छ अबको क्रममा जोड्न चाहन्छु दिप मिलनजीको यो मुक्तक यो जीवन बाँच्नुभन्दा देऊ प्रभु यो जीवन बाँच्नुभन्दा मरण देऊ प्रभु बन्न पाऊ तिम्रो भक्त चरण देव प्रभु बन्न पाऊ तिम्रो भक्त चरण पाऊ प्रभु यता टाले उता हुन्न यता टाले उता हुन्छ धुजा धुजा हृदय यता टाले उता हुन्छ धुदा धुजा धुजा हृदय कति टाल्नु अब मृत्यु वरण देऊ प्रभु कति टाल्नु अब मृत्यु वरण देऊ प्रभु यो जीवन बाँच्नुभन्दा मरण देऊ प्रभु यो जीवन बाँच्नुभन्दा मरण देऊ प्रभु धन्यवाद दिन चाहन्छु दिप मिलन रुद्रपुर दुई रूपन्देही हाल दोहा कतारबाट हामीलाई मुक्तक पठाउनु भएको थियो यसै गरी प्रत्येक सप्ताहमा माया गर्नुहोला भन्न चाहन्छु र अबको क्रममा भने तपाईँहरूको लागि साङ्गीतिक आवाज राख्ने बेला आएको छ प्राविधिक मित्र जीवन पाण्डे हुनुहुन्छ त्यस्तै गरी आवाजबाट छु म युवराज लामिछाने रेडियो देवदह सुन्दै गर्नुहोला सानी नि सा नि सा ग म प म प प म प म प म प सा म ग म सा ग सा नि सा प नि सा ग हे तुझते रह गई यहाँ रे रह गई नतीजा आफैतिर पारेर गई उजितेर गई या हरेर गई नतिजा आफैतिर पारेर नतिजा आफैतिर पारेर गए ऊ जितेर गई हारेर गइन् पक्का पनि नजितिन् न हारेर गइन् नतिजा आफैतिर पारेर गइन् भन्दै हुनुहुन्थ्यो गायक मित्रले स्वागत गर्न चाहन्छु यो साङ्गीतिक आवाज लगत्तै कार्यक्रम मुक्तक सरोवरमा छौँ हामी यति बेला र आवाजबाट म युवराज लामी छाने त्यस्तै गरी प्राविधिक तर्फबाट मिठो साथ रहेको छ प्रावि मित्र जीवन पाण्डेको र मित्र भर्खरै मात्र रेडियो सेट खोल्नुभएको छ भने यो हो सूचनाका लागि सामुदायिक सञ्चार अभियानद्वारा सञ्चालित सामुदायिक रेडियो रेडियो देवदह एक सय छ थुप्लो छ मेगा युग परिवर्तनको सम्भाग अनि यही सम्भाग मार्फत कार्यक्रम मुक्त सरोवर सुन्दै हुनुहुन्छ तपाईँले यति बेला मुक्तक सरोवरको आजको बुधबारीय श्रृङ्खलामा छौँ हामीहरू बुधबारीय श्रृङ्खलामा तपाईँहरूकै आवाज समेटिरहेका छौँ अर्थात् भन्नुपर्छ तपाईँहरूले माया गरी पठाउनुभएका मुक्तकमा हामी आवाज समेटिरहेका छौँ निकै सुन्दर मुक्तकहरू छन् आजका पनि अब भने पुनः हामी मुक्तकतर्फ नै लाग्छौँ धेरै साथीहरूको मुक्तक छ आज पनि अब भने अर्को मुक्तक रहेको छ मोहन बिहानी भक्तिपुर साथ सर मित्रको मुक्तक उठान गर्न चाहन्छु अबको क्रममा तिम्रो व्यवस्था मान्दै थिएँ म तिम्रो व्यवस्था मान्दै थिएँ म त्यही पनि आफ्नो ठान्दै थिएँ म तिम्रो व्यवस्था मान्दै थिएँ म मेरो रहर त पुरा भएन भएन मेरो रहर त पुरा भएन भएन बल्ल पो तिमीलाई जान्दै थिएँ म तिम्रो व्यवस्था मान्दै थिएँ म त्यही पनि आफ्नो ठान्दै थिएँ म त्यही पनि आफ्नो ठान्दै थिएँ म धन्यवाद दिन चाहन्छु मोहन बिहानी हुनुहुन्छ भक्तिपुर साथ सर्लाहीका मित्र निकै माया गर्ने मित्र मित्रमध्येको एकजना हुनुहुन्छ कार्यक्रम मुक्तक सरोवरलाई W W W dot Mohan Bihani dot blog dot com मार्फत पनि तपाईँहरूलाई डाउनलोड गरी सुन्ने व्यवस्था मिलाइदिने मित्र हुनुहुन्छ मोहन बिहानीजी धन्यवाद दिन चाहन्छु उहाँलाई त्यस्तै गरी अर्को मुक् मुक्तक रहेको छ हामीलाई दिपक काराखेतीले धुवाकोट गोर्खा हाल अबुताबी युएईबाट भनेर लेख्नु भएको छ अबको क्रममा जोड्न चाहन्छु दीपक काराखेतीजीको यो मुक्तक रातपछि दिन त आउँछ अवश्य रातपछि दिन त आउँछ अवश्य दुःखपछि सुख त पाउँछ अवश्य रातपछि दिन त आउँछ अवश्य दुःखपछि सुख त पाउँछ अवश्य ध्रुव सत्य कुरा हो नि भनौँ कसो होला ध्रुव सत्य कुरा हो नि भनौँ कि कसो हो उचाली पछार्ने त जल उचाली पछार्ने त जल्दछ अवश्य रातपछि दिन त आउँदछ अवश्य दुःखपछि सुख त पाउँदछ अवश्य रातपछि दिन त आउँदछ अवश्य धन्यवाद दिन चाहन्छु दिपक काराखेती गोर्खा धुवाकोटका मित्र हुनुहुन्थ्यो हाल युएबाट भएर पनि निकै साथ दिनुभएको छ धन्यवाद दिन चाहन्छु त्यस्तै गरी हामीलाई सन्ध्यापुन पुन अर्घाखाँची हाल काठमाडौँबाट हामीलाई सन्ध्यापुनले मुक्तक लेखी पठाउनु भएको छ निकै सुन्दर हरफकी धनी हुनुहुन्छ सन्ध्यापुन पनि हामीलाई गत सप्ताहबाट हाम्रो सम्पर्कमा हुनुहुन्छ उहाँ नियमित रूपमा साथ दिने बाचा छौँ हामीहरू अबको क्रममा जोड्न चाहन्छु सन्ध्यापुन पुन खाँचीकी मित्र हाल काठमाडौँबाट हामीलाई मुक्तक पठाउनु भएको छ जोड्न चाहन्छु मन मिले भावना मिले प्रेम त्यहाँ छ मन मिले भावना मिले प्रेम त्यहाँ छ आत्मा सबको त्यही हुन्छ देह जहाँ छ आत्मा सबको त्यही हुन्छ देह जहाँ छ दिल खाली छ भने सजाउनु कसैलाई दिल खाली छ भने सजाउनु कसैलाई प्रेम बिना बाँच्ने चिज संसारमै कहाँ छ प्रेम बिना बाँच्ने चिज संसारमै कहाँ छ मन मिले भावना मिले प्रेम त्यहाँ छ मन मिले भावना मिले प्रेम त्यहाँ छ धन्यवाद दिन चाहन्छु सन्ध्या पुन निकै सुन्दर हरफकी धनी हुनुहुन्छ सन्ध्याजी पक्का पनि अब सन्ध्याजीको मुक्तकपछि अर्को मुक्तक छ हामीसँग आशिष दनाई हुनुहुन्छ बेसी सहर लमजुङका मित्र र तपाईँहरूलाई कार्यक्रम मुक्तक सरोवर आफ्नो वेबसाइट मार्फत सुन्नका लागि सहयोग दिने मित्र W W W dot Ashish Danai dot कमबाट तपाईँहरू मुक्तक सरोवर जुनसुकै बेला सुन्न अनि डाउनलोड गर्न सक्नुहुनेछ यो जानकारी तपाईँहरूको लागि र अबको क्रममा जोड्न चाहन्छु आशिष दनाईको यो मुक्तक भो हजुर छाड्नुहोस् हुन्न सहमति भो हजुर छाड्नुहोस् हुन्न सहमति कुम्लो काम्लो बाँध्नुहोस् हुन्न सहमति भो हजुर छाड्नुहोस् हुन्न सहमति बालुवा टार छाड्नै पर्ने भयो अब बालुवा टार छाड्नै पर्ने भयो अब विदेशी गुहार्नुहोस् हुन्न सहमति विदेशी गुहार्नुहोस् हुन्न सहमति भो हजुर छाड्नुहोस् हुन्न सहमति धन्यवाद दिन चाहन्छु आशिष दनाईजीलाई यी सुन्दर हरफहरूको लागि त्यस्तै गरी हामीलाई विष्णु के गौतमजीले लेखी पठाउनु भएको छ विष्णु गौतम हुनुहुन्छ मल्म चार बागलुङ हाल बुटोलबाट लेखी पठाउनु भएको छ अबको क्रममा जोड्न चाहन्छु विष्णु के गौतमजीको यो मुक्त मेरी बेहुली बनाउन सकिन मङ्सिरमा मेरी बेहुली बनाउन सकिन मङ्सिरमा चिम्टी सुन्दुर खनाउन सकिन मङ्सिरमा मेरी बेहुली बनाउन सकिन मङ्सिरमा परिस्थितिले दास बनाइदियो सानो परिस्थितिले दास बनाइदियो सानो तिमीसँग खुसी मनाउन सकिन मङ्सिरमा तिमीसँग खुसी मनाउन सकिन मङ्सिरमा हो मेरी बेहुली बनाउन सकिन मङ्सिरमा धन्यवाद दिन चाहन्छु विष्णु के गौतमजीलाई यो सुन्दर हरफको लागि त्यस्तै गरी हामीलाई लेख्नु भएको छ सुजल बाबु बस्नेत हुनुहुन्छ सुजल बाबु बस्नेतले इटहरी सुनसरीबाट हामीलाई मुक्तक लेखि पठाउनु भएको छ अबको क्रममा जोड्न चाहन्छु सुजलजीको यो मुक्तक दया धर्मले जीवन चल्ने भए दया धर्मले जीवन चल्ने भए विष रोपेर अमृत फल्ने भए दया धर्मले जीवन चल्ने भए सबैले अचाक्ली गर्थे होला पृथ्वीमा सबैले अचाकली गर्थ्यो होला पृथ्वीमा हत्केलाले घामलाई छल्ने भए हत्केलाले घामलाई छल्ने भए धन्यवाद दिन चाहन्छु सुजल बाबुजीलाई सुन्दर हरफको लागि त्यस्तै गरी हामीलाई अर्का एकजना हुनुहुन्छ लेखी पठाउनु भएको छ सङ्गी सुनवार सिन्धुलीबाट लेख्नुभएको छ अबको क्रममा जोड्न चाहन्छु सङ्गी सुनवारजीको यो मुक्तक जिन्दगीका पाटाहरू धेरै हुँदा रहेछन् जिन्दगीका पाटाहरू धेरै हुँदा रहेछन् जुट्ने छुट्ने बाटाहरू धेरै हुँदा रहेछन् जिन्दगीका पाटाहरू धेरै हुँदा रहेछन् जुट्ने छुट्ने पाटाहरू धेरै हुँदा रहेछन् बाहिरी घाउ जतिसुकै निको भए पनि बाहिरी घाउ जतिसुकै निको भए पनि वेदनाका खाटाहरू धेरै हुँदा रहेछन् वेदनाका खाटाहरू धेरै हुँदा रहेछन् जिन्दगीका पाटाहरू धेरै हुँदा रहेछन् धन्यवाद दिन चाहन्छु सुनवार सङ्घीजीलाई त्यसै गरी अर्को मुक्तक छ हामीलाई लेख्नुभएको छ रोमन पीडा भनेर लेख्नुभएको छ पाँच थरै ठिटो रोमन पीडा पाँच थरबाट लेख्नुभएको छ अबको क्रममा जोड्न चाहन्छु रोमनजीको यो मुक्त एउटा उनको तस्बिर आँसुले धोएको छ एउटा उनको तस्बिर आँसुले धोएको छ याद दिलाउन त्यसैले छोएको छ याद दिलाउन त्यसैले त्यही छोएको छ सिरानीमा आँसु जम्यो सम्झनाको साँझ सिरानीमा आँसु जम्यो सम्झनाको साँझ मनभित्र मन थुन्दा पनि चोएको छ मनभित्र मन थुन्दा पनि चोएको छ एउटा उनको तस्बिर आँसुले धोएको छ धन्यवाद दिन चाहन्छु त्यस्तै गरी अर्को मुक्तक छ खड्गजी मगर दाङ उराहारीका मित्र हुनुहुन्छ हाल कतारबाट हामीलाई मुक्तक पठाउनु भएको छ जोड्न चाहन्छु खड्गजीको यो मुक्तक व्यर्थ लुकाई मुटुभित्र हाँस्न सिकेको छु व्यथा लुकाई मुटुभित्र हाँस्न सिकेको छु पीडासँग नाता पनि गाँच्न सिकेको छु सक्छौ भने चोटहरू अझैहरू वर्षाऊ सक्छौ भने चोटहरू अझैहरू वर्षाऊ चोट पनि चपाउँदै बाँच्न सिकेको छु व्यथा लुकाई मुटुभित्र हाँस्न सिकेको छु पीडासँग नाता पनि गाँच्न सिकेको छु पीडासँग नाता पनि गाँच्न सिकेको छु धन्यवाद दिन चाहन्छु र अब भने कार्यक्रमबाट विदा हुनुपर्ने बेला भइसकेको छ र यहाँनिर धेरै साथीहरूको मुक्तक छ आज पनि हामीसँग के गर्नु समयले हामीलाई तपाईँका मुक्तकलाई समेट्न दिएन मित्रहरू केही छैन अर्को बुधबार तपाईँका मुक्तकलाई हामी कार्यक्रममा जोड्ने नै छौँ तपाईँसँग विदा हुनुभन्दा पहिला तपाईँहरू हाम्रो कार्यक्रम यति बेला प्रत्यक्ष रूपमा सुन्नुभएको छैन भने तपाईँहरूलाई हामीले डाउनलोड गरेर सुन्ने व्यवस्था पनि मिलाइदिएका छौँ यसैले धेरै साथीहरू हुनुहुन्छ हामीलाई सहयोग गर्ने उहाँहरू ती सहयोगी मित्रहरूको नाम लिन चाहन्छु अबको क्रममा आशिष दनाई हुनुहुन्छ बेसी सर लमजुङका मित्र W W W dot Ashish Danai dot com dot एनपीबाट तपाईँ डाउनलोड गरिसक्नु सक्नुहुन्छ त्यस्तै गरी चिसापानी नेपालका मित्र हुनुहुन्छ चिसापानी नेपालका मित्र Ramsharan Shrestha W W W Chisapani Nepal dot blog spot dot com त्यस्तै गरी मोहन बिहानी हुनुहुन्छ भक्तिपुर सर्लाहीका मित्र Mohan W W W dot Mohan Bihani dot blog spot dot com त्यस्तै गरी बुटोल देवीनगरका मित्र हुनुहुन्छ Yam Thapa Sangam W W W dot Butwal online dot com त्यस्तै गरी हाम्रो प्राविधिक मित्र जे हुनुहुन्छ उहाँको blog spot W W W dot click Devdaha dot blog spot dot com मार्फत पनि तपाईँले कार्यक्रम मुक्त सरोवरका जुनसुकै श्रृङ्खला जुनसुकै समयमा तपाईँको समय मिलेअनुसार सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ पक्का पनि शुक्रबारी श्रृङ्खलामा तपाईँहरूसँग हामी भेट हुने नै छौँ त्यो दिनको निम्ति शून्य एकहत्तर पाँच सतहत्तर सात सय पैँतिसको बाटो भएर आउनुहोला हामी त्यो दिन तपाईँका मुक्तहरू वाचन गराउँछौँ तपाईँकै आवाजबाट त्यति जेलका लागि कार्यक्रम सुनेर साथ दिने तपाईँ सम्पूर्णको लागि विशेष धन्यवाद दिन चाहन्छु र ज जसका मुक्त आजको श्रृङ्खलामा मैले वाचन गर्न सकिनँ उहाँहरूलाई विशेष विशेष धन्यवाद दिन चाहन्छु र आगामी श्रृङ्खलामा पक्का पनि तपाईँहरूका मुक्तक वाचन गर्नेछु भन्न चाहन्छु र अब भने तपाईँसँग छुट्न मन नहुँदा नहुँदै पनि विदा हुनुपर्ने हुन्छ यसैले प्राविधितर्फबाट मिठो साथ दिने प्राविधिक मित्रलाई जीवनजीलाई विशेष धन्यवाद दिँदै आवाजबाट म युवराज लामिछाने पनि ओझेलिन चाहन्छु हस्त नमस्कार शुभरात्रि शुभ सपनी